र संसदीय दलको बैठक बसिरहेको छ नयाँ बानेश्वरको सभा भवनमा जारी बैठकमा नीति तथा कार्यक्रम पारितमा कंग्रेसले खेल्ने भूमिका र सरकार सञ्चालनका विषयमा छलफल केन्द्रित छ प्रधानमन्त्री सुशील कोइरला नभएकाले पार्टी र सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको कंग्रेस नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो उहाँका अनुसार आज पनि नीति तथा कार्यक्रम संगठन र पार्टीको अरू संरचनामा छलफल हुँदैछ नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा सभासदहरूले हिजो सरकारले ल्याएको नीति तथा कार्यक्रममा असन्तुष्टि व्यक्त गरेका थिए बैठकमा सरकारले ऊर्जा सम्बन्धी राष्ट्रिय प्राथमिकताका योजनालाई समेट्न नसकेको गुनासो अधिकांश सभासदहरूबाट आएको प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी गराउनु भएको छ हरेक जिल्ला र गाउँमा बजेट बाँडफाँड सन्तुलित तवरले हुनुपर्ने माग गर्दै सभासदहरूले प्राथमिकतामा परेको ठूला योजना लगानीकर्तालाई जानकारी हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् इराकमा रहेका नेपालीको उद्धारका लागि नेपाली टोली आज इराक जाने भएको छ इराकको टिर्किट सहरमा रहेको नेपालीलाई तत्काल उद्धारमा समस्या भएपछि नेपाली टोली आज त्यता जान लागेको हो परराष्ट्र मन्त्रालयका विशेष प्रतिनिधि सहसचिव अर्जुन अर्जुनकान्त मैनाली कुवेत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ इराकमा हिंसा बढेपछि दुई ठाउँमा नेपाली लुकेर बसेको सूचना आएको छ उनीहरूलाई उद्धारका लागि नेपाल सरकारले इराकसहित अन्य राष्ट्रका दूतावाससँग सहयोग मागेको छ नेपाल वायुसेवा निगमले आज छप्पनौ वार्षिक उत्सव मनाउँदैछ दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री सुशील कोइरालाले विगतको मूल्याङ्कन गर्दै भावी बाटो तय गर्न निगमलाई सुझाव दिनुभएको छ सरकारले खुल्ला आकाश नीति अवलम्बन गरेपछि राष्ट्रिय ध्वजावाहक निगमको सञ्चालन र व्यवस्थापनमा निखार आउन नसकेको भन्दै निजी र अन्तर्राष्ट्रिय विमान कम्पनीले राम्रो नाफा आर्जन गरिरहेको बेला निगमले यात्रुको मन जित्न आन्तरिक सुधारमा ध्यान दिनुपर्ने प्रधानमन्त्री कोइरालाले जोड दिनुभएको छ स्थापना दिवसको अवसरमा संस्कृति तथा पर्यटन मन्त्री भीमाचार्यले अहिले चुस्त भरपर्दो नियमित सेवा दिने तथा नयाँ विमानको खरिदपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी रूपमा अघि बढ्ने विषयमा ध्यान दिनुपर्ने बताउनु भएको छ निगमका महाप्रबन्धक मदन खरेलले एक सय अन्ठाउन्न सिट क्षमताका दुईवटा न्यारो बडी एयरबस तथा आन्तरिक उडानका लागि छवटा विमान चीनबाट ल्याउने तय भइसकेकाले निगमको महत्वपूर्ण रहेको बताउनु भएको छ दस वर्ष व्यावसायिक योजना अन्तर्गत अन्तर्राष्ट्रिय उडानका लागि नौ र आन्तरिक उडानका लागि सोह्र गरी विमान संख्या पच्चिस पुर्याउने लक्ष्यका साथ निगम अघि बढिरहेको उहाँले बताउनु भएको छ छप्पन्न वर्ष अघि स्थापना भएको निगम चुस्त व्यवस्थापनको अभावले तथा राजनीतिक हस्तक्षेप लगायतका कारणले थला पर्दै आएको छ पूर्वी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 गरौँ मौसम सम्बन्धी जानकारी चितवन जिल्लाका आजको अधिकतम तापक्रम छत्तिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो घाम लागे तापनि बेलुका भनी पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी प्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार पाकिस्तानी सेनाले उत्तरी बज्रिस्तानबाट तालिबान विद्रोहीलाई लखेट्न नयाँ चरणको कारवाही सुरु गरेको छ पाकिस्तानी सेनाले पहिलो चरणमा स्थल कारवाही सुरु गरेको अधिकारीहरूले जनाएका छन् सेनाका प्रवक्ता मेजर जनरल आसिम सलिम बजवाले मिरान शाहमा सैनिक र विशेष सेवा समूहले गरेको कारवाहीमा कम्तीमा पन्ध्र आतंकवादीको मृत्यु भएको छ सेनाले त्यहाँ घर घरमा र अनुसन्धान सुरु गरेको छ आतंकवादीहरूको बसोबास रहेको आशंका गरिएका क्षेत्रमा घर खाली गर्न लगाएको समेत सेनाले जनाएको छ सेनाले बजरिस्तानमा गत जुन पन्ध्रबाट आतंकवादी विरुद्धको कारवाही सुरु गरेको भए पनि अहिले यसलाई कडाईका साथ अगाडि बढाएको हो उक्त कारवाहीमा हालसम्म तीन सय जना आतंकवादीको दर्ता भएको छ भने उन्नाइसजनाले आत्मसमर्पण गरेका छन् कारवाहीको सिलसिलामा सैन्य जवानको मृत्यु भएको सैन्य प्रवक्ताले जानकारी दिएका छन् खेल समाचार नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुधु दासा नायकीलाई फर्काउन सरकारले चासो देखाएको छ नेपाल क्रिकेट सङ्घ क्यानले आर्थिक अभाव देखाउँदै कर थप नगर्ने निर्णय गरे पनि अर्थमन्त्री डाक्टर रामशरण महतले नेपाली क्रिकेटको क्रिकेटको स्तर बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका दासा नायकेलाई गुमाउन नसक्ने भन्दै सरकारी चासो व्यक्त गर्नुभएको हो आज बिहान ट्विटरमा अर्थमन्त्री महतले दासा नायकेको कडा परिश्रमका कारण नेपाली क्रिकेटको स्तर धेरै माथि पुगेकाले उनलाई गुमाउनु नहुने भन्दै फर्काउन सरकारले सहयोग गर्न तयार रहेको बताउनु भएको छ ट्विटरमा महतले भन्नुभएको छ यदि नेपाली क्रिकेट सङ्घ टाट पल्टेको र असक्षम भएकै हो भने सरकारले प्रशिक्षक दासा नायकलाई ल्याउन सहयोग गर्नेछ उता जर्मनी र फ्रान्स विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् जर्मनीले अल्जेरिया र फ्रान्सले नाइजेरियालाई पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका हुन् जर्मनीले अल्जेरियालाई दुई एकले निराश बनाउँदै क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्यो जर्मनीको जितमा आन्द्रे सरले र मेसुट ओजिलले गोल गरेका हुन् आज बिहान सकेको खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थप गरेको समयको दोस्रो मिनटमा नै सर्लेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए खेल सकिने लाग्दा ओजिलले गोल गर्दै अग्रता दोब्बर पारे त्यस लगत्तै अल्जेरियाका अब्दुल मोमेनले एक गोल फर्काउँदै जर्मनीलाई दबाब दिए पनि अल्जेरियाले थप गोल गर्न गर्ने धेरै समय पाएन सन् उन्नाइस सय बयासीमा जर्मनीलाई हराएको अल्जेरियाले त्यसयता निरन्तरता दिन सकेको छैन अठारौं पटक विश्वकप खेलिरहेको जर्मनी यो जितसँगै सत्रौं पटक अन्तिम आठमा पुगेको हो यस्तै फ्रान्सले नाइजेरियालाई दुई शून्यले हराउँदै क्वार्टर फाइनलमा पुगेको हो गैराती भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल अन्तिम एघार मिनटमा भएका थिए फ्रान्सका लागि पाउल पोग्बाले उना असी मिनटमा हेडमार्फत गोल गरे यस्तै खेलको इन्जुरी समयमा नाइजेरियाका जोसेब योबोले आत्मघाती गोल गरेर फ्रान्स दुई शून्यले विजयी भयो यसैबीच विश्वकप कप फुटबलको प्री क्वार्टर फाइनलको खेल अन्तर्गत आज राति स्विजरल्याण्डले अर्जेन्टिनाको सामना गर्दैछ अर्जेन्टिना समूह एफबाट विजेता बन्दै अन्तिम स्वरमा प्रवेश गरेको भने स्विजरल्याण्ड समूह ईको उपविजेता हो खेल राति पाउने दस बजेपछि सुरु हुनेछ यस्तै भोलि बिहान पाउने दुई बजेपछि हुने खेलमा बेल्जियम र अमेरिका आमने सामने हुनेछन् अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि संसदमा छलफल सुरु हुँदै नीति तथा कार्यक्रममाथि छलफल गर्न कंग्रेसको बैठक भने जारी इराकमा फँसेका नेपालीको उद्धारका लागि विशेष प्रतिनिधि कुवेत जाँदै पूर्वी र मध्य क्षेत्रमा मनसुन केही सक्रिय पाकिस्तानी सेनाद्वारा बजरिस्तानमा तालिबान विद्रोही विरुद्ध स्थलगत कारवाही सुरु कारवाहीका क्रममा पन्ध्र आतंकवादीको मृत्यु र जर्मनी र फ्रान्स विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश आज राति स्विजरल्यान्डले अर्जेन्टिनाको सामना गर्ने अवस्थ बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तरतर्फ